नमस्कार तथा हार्दिक स्वागत छ कार्यक्रम स्वस्थ जीवनको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूमा प्रविधि संयोजनमा हुनुहुन्छ प्राविधिक मित्र प्रकाश विवश खड्गा र नवराज बुढा नवीन उदासीसँगै आवाजबाट छु म तपाईँकै कार्यक्रम प्रस्तुता रेडियो जक्की लोटस केसी आदरणीय श्रोता आज पनि हामी एकैसाथ उपस्थित जनाइसकेका छौँ तपाईँको इन्टरनेट मोबाइल सेट सेट अनि रेडियो सेट सेटमा तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ W W W dot radio Naveen Sansar dot com हाम्रो पात्र all Nepal FM radio Nepali सङ्गीत मोबाइल एप्सबाट एकैसाथ यो कार्यक्रम आउने गर्दछ हरेक हप्ताको शनिबार साँझ छ बजेदेखि छ पैँतालिस बजेसम्म मात्र नेटकुटी डट कमद्वारा सञ्चालित परदेशी र घरदेशी नेपालीहरूको एउटै आवाज बोल्ने रोल्पा जिल्लाको पहिलो अनलाइन रेडियो रेडियो नवीन संसार डट कम मार्फत आज पनि हामी त्यसै अनुरूप उपस्थित जनाइसकेका छौँ तपाईँ के गर्दै हुनुहुन्छ होला यतिखेर प्रदेशी साथीहरूले आफ्नो काम गर्दै हाम्रो रेडियोलाई सुन्दै गरिरहनु भएको छ होला स्वदेशका साथीहरूले पनि इन्टरनेटबाट हाम्रो वेबसाइट लगइन गरेर अथवा हाम्रो पात्रोबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ होला तपाईँ जुनसुकै श्रोताहरूले जहाँबाट सुने पनि आफ्नो हामीलाई कार्यक्रमको अन्तिम अन्तिम समय अवधिभर सुनेर साथ दिनुहुनेछ भन्ने हामीले पूर्ण आशा अनि अपेक्षा सङ्घालेका छौँ यो कार्यक्रममा हामी के गर्छौँ पक्कै पनि तपाईँहरू सम्पूर्ण श्रोताहरूलाई थाहा भएकै कुरा हो यदि कुनै नयाँ श्रोताहरूले सुन्दै हुनुहुन्छ भने हामी उहाँहरूको लागि कार्यक्रमको नियम तथा जानकारी सुनाउँछौ पहिले त भनौ यो कार्यक्रम सर्वप्रथम त विशुद्ध समाजमा चेतनामूलक स्वास्थ्य सम्बन्धी चेतनामूलक जानकारीहरू दिनको लागि तयार पारेर ल्याइएको एउटा चेतनामूलक कार्यक्रम हो यो कार्यक्रममा हामी स्वास्थ्यसँग सम्बन्धित रहेर तपाईँलाई स्वास्थ्यका जुन कुनै कुराहरू पनि सुनाउने कोसिस गर्नेछौँ वा अन्य कुनै वेबसाइटबाट स्वास्थ्य सम्बन्धी वेबसाइटबाट साभार गरेर होस् या आफैले खोजेर होस् हामी जहाँबाट पनि तपाईँलाई स्वास्थ्य सम्बन्धी ज्ञानहरू दिँदै आइरहेका छौँ आज हामी कार्यक्रमको पाँचौँ श्रृङ्खलामा उपस्थित भइसकेका छौँ अब भने हामी कार्यक्रमको सुरुवात गर्नुपर्छ कार्यक्रमको सुरुवात गरौँ आज हामीले पनि एउटा अघिल्लो बसाइ झै आज पनि एउटा विषयवस्तु लिएर आइसकेका छौँ त्यो विषयवस्तुमा हामी कुराकानी गर्नेछौँ आज हामीले लिएर आएका छौँ दुर्गममा प्रसुति सेवा चुनौती दुर्गममा गर्भवती सेवा चुनौती रहेको एउटा विषय छ यस विषयमा हामी अब लाग्न चाहन्छौँ सर्वप्रथम त यो कुरा हो ताप्लेजुङ हिमाली जिल्ला हो यहाँ हरेक गाउँमा पुग्दा उकाली ओह्राली नगरी सुख छैन सदरमुकाम फुङलिङ बजार आउँदा पनि सबैले उकाली ओह्रालो त गर्नै पर्छ त्यसो त हरेक पहाडी तथा हिमाली जिल्लाको समस्या हुन् उकाली ओह्राली डाक्टर उत्तम पच्याका अनुसार विषय प्रवेश गराउँ गुणस्तरीय स्वास्थ्य सेवाका लागि हामीहरूले के के योजना बनायौँ के के कार्यक्रम गर्दैछौँ के ती कार्यक्रमहरू हरेक जिल्लाका लागि व्यवहारिक रूपमा ठिक छन् त कतिपटक हामीले यसरी समीक्षा तथा आत्मा समीक्षा गरौँ नेपालभरिका हरेक जिल्लालाई ब्ल्याङ्केट थ्योरीमा टार्गेट दिएर होला त यो जिल्ला सापेक्षिक हुनुपर्छ सबै जिल्लामा एउटै फर्मुला लागू हुँदैन उहाँले भन्नुहुन्छ गाउँबाट सदरमुकामसम्म आउने बाटो राम्रो छैन अझ बिरामीलाई बोकेर ल्याउन कति गाह्रो यस्तो अवस्थामा गर्भवती महिलाको ज्यान गयो भनेर ठुलै खैला बैला हुन्छ त्यो पनि जहाँ बर्थिङ सेन्टर सुत्केरी गराउने केन्द्र छैन त्यही केही गर्भवती महिला सुत्केरी हुन नसकेर जीवन गुमाउँदा कुनै गर्भवती महिला सुत्केरी हुन नसकेर मर्नु त्यो दुःखद घटना हो तर त्यसको रुट कज के हो भन्ने पहिल्यै त्यसको समाधान खोज्नु महत्त्वपूर्ण हो जस्तो मलाई लाग्छ यस कारण कि अरू गर्भवती महिलाले सुत्केरी हुन नसकेर ज्यान गुमाउन नपरोस् यसबारे स्थानीय तहदेखि केन्द्रीय तहसम्म केही ठोस कदम चाल्नै पर्दछ विकासको पहिलो खुट्किलो बाटो रहेछ त्यसमा पनि मोटर बाटो ताकि कुनै पनि गर्भवती महिलालाई पारवहनको ढिलाइले गर्दा ज्यान गुमाउन नपरोस् बाटोले स्वास्थ्य सेवा मात्र नभएर हरेक कुरामा सहयोग पुग्छ शिक्षा रोजगार आदि विदेशका कुरा गरौँ न अमेरिकामा सयौँ किलोमिटर टाढा रोजगारीका लागि मान्छे पुग्ने गर्छन् किन त्यहाँ बाटो र यातायातको राम्रो सुविधा छ हुन त मैले यहाँ अमेरिकाको सिस्टमसँग दाँच्न खोजेको होइन तर बाटो र यातायातको साधनले गर्दा स्वास्थ्यमा मात्र नभई अरू विधामा पनि सहज सुविधा हुन्छ भन्न खोजेको हो ताप्लेजुङ जिल्लाको चागे गाउँके गर्भवती महिला हो गाउँघर क्लिनिकमा स्वास्थ्य सेवा दिन जाँदा चागे हेल्थ पोस्टकी अनमीले ती महिलाको गर्भवती जाँच गर्नुभएछ र बच्चा उल्टो भएको र पर्स बस व्यवस्थाका लागि सकेकोले जिल्ला अस्पताल ताप्लेजुङमा प्रेषण गर्नुभयो यो करिब दिउँसो दुई बजेको खबर थियो हामीलाई सुत्केरी पछि प्रफुल्ल मुद्रामा आमासँग करिब तिन चार घन्टामा पर्ने अनुमानमा हामी तयारी अवस्थामा बस्यौँ तर छ बजिसक्यो बिरामी आइपुगेन सात आठ नौ हुँदै दस बज्दा समेत बिरामीको अत्तो पत्तो छैन अब चाहिँ पाथरतिर लागियो होला भन्ने क्वार्टरतिर लाग्न के थालेका थियौँ कि गर्भवती महिला उनकी आमासँग टुप्लुक्क आइपुगिने किन ढिला गरेको भनेर सोद्धा आफूहरू आउँदा गाडी छुटेको र हिँड्दै आएको भन्दै जवाब दिन् त्यसरी हिँड्दै आउँदा ती प्रसव व्यथा कि महिलालाई कति सकस भयो होला कल्पना गर्दा नि एउटा ठुलो कुरो हो सुत्केरी पूर्व गरिने रगत जाँचको लागि रगतको नमुना तुरुन्त प्रयोगशालामा पठाई अल्ट्रासाउन्ड तुरुन्त गरी बच्चाको स्थिति हेरी अपरेसन कक्षतिर लाग्यौँ तुरन्त ढाँटमा लगाउने सुई दिएर सो महिलाको अपरेसन गरी सिरियन्ज सेक्सनको बच्चा डेलिभरी गर्यो यस सफल उपचारका साथ दिने doctor Ranjit Raj Pathak staff nurse Sharmila Ghalan senior ANM Om Kumari Gurung anaesthesia assistant Jagat Raj Bansi साथै प्रयोगशालामा रगतको जाँच गर्ने ल्याब असिस्टेन्ट शिवराज कोइराला हुनुहुन्थ्यो उहाँहरूको जोस जाँगर र तत्परताले अहिले आमा र बच्चा दुवै स्वस्थ छन् भोलि उनीहरूको डिस्चार्ज हुन्छ अहिलेको समयको मान्यता तिनवटा ढिलाइले गर्भवती महिलाको मृत्यु हुने देखिएको छ एकमा उपचारको लागि घरमा निर्णय ढिलो गरेर दुईमा उपचारको लागि अस्पतालमा पुर्याउन ढिलो गरेर तिनमा अस्पतालमा उपचार गर्न निर्णय ढिलो गरेर किन हुन्छ उपचारका लागि ढिलो निर्णय एकमा महिलाको सामाजिक तथा आर्थिक अवस्था कमजोर भएर गर्भावस्थाको समस्या र कहिले स्वास्थ्य सेवा लिने भन्ने कुरा थाहा नभएर मर्नु नै निको भन्ने सोचाइ राखेर आफ्नो स्वास्थ्यको उपचार निर्णय लिने क्षमतामा व्यवधान भएर किन हुन्छ अस्पताल पुग्न ढिलाइ अस्पताल टाढा भएर पार पारवहनको सुविधा नहुँदा पैसाको कमी हुँदा सडकको दुर अवस्था भौगोलिक समस्या पहाड हिमाल तराई नदिनाला किन हुन्छ अस्पतालमा उपचार गर्न निर्णयको ढिलाइ कमजोर भौतिक सुविधा तथा स्वास्थ्य सुविधा राम्रो तालिम प्राप्त स्वास्थ्य कर्मीहरूमा कमी हुनु प्रेषण प्रणालीमा कमजोर हुनु नेपालको जनसङ्ख्या स्वास्थ्य सर्वेक्षण दुई हजार छका अनुसार मार्ती मृत्यु दर एक लाख जीवित शिशु जन्ममा दुई सय उनानब्बे जना छ र दुई हजार सोह्रको नेपाल जनसङ्ख्या स्वास्थ्य सर्वेक्षणको सुरुवाती रिपोर्टमा मार्ती मृत्यु दर बारे उल्लेख गरिएको छैन यो हामीले साभार गरेका थियौँ नेपाली हेल्थ डट कमबाट आदरणीय श्रोताहरू हामी कार्यक्रमको मध्ये मध्ये भागमा उपस्थित भइसकेका छौँ हाम्रो गाउँ समाज अझै यति पछाडि छ सुत्केरीको लागि हामीले धामी झाँक्रीको लागि भर पर्छौँ तर त्यसो गर्नु हुँदैन हामीले सुत्केरी व्यथा लाग्नुभन्दा अगाडि नै स्वास्थ्य चौकीमा पुर्याउनु पर्छ र गर्भवती महिलाको पनि ज्यान बच्छ त्यसै गरी बच्चाको पनि ज्यान बच्न सक्छ हाम्रो नेपालमा विकासको गतिमा अगाडि बढिरहेको छ तर पनि कुनै यस्ता ठाउँ छन् कि कुनैमा विभिन्न कारणले गर्दा यातायात पुगेको छैन भने कुनैमा बजेट पर्याप्त नहुनाले यातायात पुगेको छैन यस्ता यस्ता जिल्लामा यातायात पुर्याइदिने हो भने त हाम्रो ठाउँ नै राम्रो हुन्थ्यो होला र विभिन्न कुरामा सहज हुन्थ्यो होला अब भने लागौँ हामी अर्को विषयवस्तुतर्फ थाइराइड रोगबारे सातवटा भ्रमतर्फ एकमा थाइराइड र खानपान खानपिनको गडबडीले थाइराइड रोग लाग्ने धेरैलाई भ्रम छ तर यो खानपिनको गडबडीले हुने रोग होइन कुनै थाइराइड रोग शरीरको प्रतिरोधात्मक शक्तिको गडबडीले हुन्छ भने कुनै ग्रन्थीले भाइरल इन्फेक्सन हुने गर्छ आयोडिनको कमी भएर वा धेरै भएर पनि थाइराइड रोग लाग्न सक्छ यसका साथै विकिरणका कारण पनि थाइराइड ग्रन्थीको क्यान्सर हुने सम्भावना बढ्छ तर हाम्रो समाजमा खानपिन सम्बन्धी धेरै गलत हल्ला सुनिन्छन् थाइराइड बन्दा र काउली धेरै खाइमा लाग्ने रोग भन्ने समस्याका भ्रमजन जुन मात्रामा बल्दा र काउली खाएर ग्रन्थि सुनिन्छ यति परिमाणमा हामी बन्दा र काउली सेवन नै गरेका हुँदैनौँ थाइराइडका बिरामीलाई मोटोपनको समस्या बढी देखिने हुँदा तौल घटाउन खानपानमा चिल्लो र गुलियो कम गर्नुपर्छ आयोडिन बढी भएको खानेकुरा जस्तै समुद्री माछा र जीव भने धेरै खानु हुँदैन नेपालमा हामी समुद्री खानेकुरा कम मात्रामै सेवन गर्छौँ दुधमा अधिक मात्रामा क्याल्सियम हुन्छ त्यसैले थाइराइडको औषधि सेवन गरेको कम्तीमा चार घन्टापछि मात्र दुध सेवन गर्नुपर्छ त्यसै गरी आइरन बढी भएको खाना अथवा आइरन चक्कीहरू कम्तीमा पनि दुई पटक सेवा गर्नुपर्छ दुई घन्टापछि सेवन गर्नुपर्छ थाइराइड र व्यायाम थाइराइड रोगलाई नै भनेर कुनै प्रकारका व्यायाम हुँदैनन् तर थाइराइड रोगमा मोटोपनको समस्या बढी हुने हुनाले व्यायाम जरुरी हुन्छ जुनसुकै व्यायाम गर्न पनि सकिन्छ थाइराइड र मधुमेह थाइराइड रोगले मधुमेह रोग जन्माउने भ्रम अधिकांशमा पाइन्छ थाइराइडले कहिल्यै मधुमेह जन्माउँदैन मधुमेहले पनि थाइराइड रोग जन्माउने होइन र थाइराइड रोगमा मोटोपनको समस्याले गर्दा मात्रै मधुमेहको सम्भावना बढी हुन्छ तर एक किसिमको थाइराइड रोग हाइपर थाइरारोडिजममा क्षणिक रूपमा मधुमेह देखा पर्न सक्छ थाइराइड र निसन्तानपन निसन्तानपनबारे समाजमा ठुलो भ्रम छ थाइराइड रोगमा निसन्तानको समस्या हुन सक्छ भन्ने भ्रम व्यस्त पाइन्छ तर औषधि नियमित सेवन गरेर सही उपचार गरेमा थाइराइडले निसन्तान हुँदैन समाजमा थाइराइड रोग लागेकासँग बिहेबारी गर्न हिचिस्काउने प्रचलन देखिन्छ यो सरासर गलत हो थाइराइड र टन्सिल थाइराइडका कारण टन्सिल बढ्ने र दुख्ने समस्या हुन्छ भन्ने धेरैलाई लाग्ने गरेको पाइन्छ तर थाइराइड रोगले टन्सिल बढ्ने र दुख्ने समस्या हुँदैन थाइराइड रोग र टन्सिल बिचमा कुनै पनि सम्बन्ध छैन थाइराइड रोगमा घाँटीभित्रको संश्लेषणमा झिल्ली सुक्खा हुने हुनाले केही अड्किएको जस्तो हुनेवाला घाँटीमा खस हुन सक्छ जिन्दगीभर औषधि खानुपर्छ थाइराइड रोग विभिन्न कारणले हुने गर्दछ यदि कुनै व्यक्तिमा रोग प्रतिरोधात्मक शक्तिको गडबडीबाट थाइराइड रोग लागेको हुन्छ भने त्यो जिन्दगीभरको रोग हो त्यसका लागि जिन्दगीभर नै औषधि खानुपर्छ तर यदि भाइरसको आक्रमणबाट थाइराइड रोग भएको रहेछ भने त्यो सामान्य रोग हो केही समयपछि आफै निको हुन्छ जिन्दगीभर औषधि सेवन पनि जरुरी छैन थाइराइड र मोटोपन थाइराइड रोगले गर्दा बढ्ने ओजन चार पाँच किलोग्राम भन्दा बढी हुँदैन मोटोपन आफैमा रोग हो खानपिनमा नियन्त्रण गरेर नियमित व्यायाम गरेर मोटोपन नियन्त्रण गराउन सकिन्छ थाइराइड रोग लाग्यो भन्दैमा मोटोपन घटाउन नसकिने होइन त्यसकारण थाइराइड रोगले गर्दा मोटोपन घटाउन सकिँदैन भन्नु गलत हो यस्ता केही भ्रम र हल्लाले थाइराइडका बिरामीमा ठुलो दर त्रास पैदा भएको देखिन्छ थाइराइड रोगको समयमै पहिचान गरेर सही उपचार गरेमा यसले कुनै पनि नकारात्मक असर पार्दैन यस भ्रमको पछाडि नलागौँ उपचार तर्फ लागौँ आदरणीय श्रोताहरू हामीले यो पनि नेपाली हेल्थबाट नै साभार गरेर तपाईँहरू आज सुनायौँ हामी यस्तो भ्रममा कहिले पर्नु हुँदैन सत्य तथ्य समाचारको पछाडि मात्रै हिँड्नुपर्छ हामी गलत समाचारको पछाडि कहिले हिँड्नु हुँदैन सत्य सूचनाको पछाडि मात्र हामी लाग्नुपर्छ आदरणीय श्रोताहरू आज भने हामी कार्यक्रमको अन्तिम अन्तिम समयसम्म आइसकेका छौँ आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुनेछ सल्लाह सुझाव अनि प्रतिक्रिया दिनको लागि Aryan Sansar at the rate gmail dot कममा हामीलाई मेल गर्न सक्नुहुनेछ त्यसै गरी अनलाइन रेडियो नवीन संसारको फेसबुक पेजमा गएर त्यहाँ म्यासेज लेखेर पनि तपाईँले गर्न सक्नुहुनेछ त्यसै गरी तपाईँले हाम्रा कार्यक्रमहरू आज सुन्न पाउनु भएन केही छैन तपाईँले हाम्रो रेडियोको वेबसाइटमा जानुहोस् वेबसाइटमा गएर डाउनलोडमा क्लिक गरेर त्यहाँ हाम्रो कार्यक्रमको डाउनलोड लिङ्क र लिसनिङ लिङ्क हुन्छ त्यहाँ गएर तपाईँले डाउनलोड अथवा सुन्न पनि सक्नुहुनेछ हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइसकेका छौँ तपाईँहरूमा आज अब छुट्टिएर जानुपर्ने हुन्छ छुट्टिएर जानुभन्दा पहिले आजको हाम्रो कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँका सम्पूर्ण सुन्ने श्रोताहरूलाई विशेष विशेष धन्यवाद दिन्छौँ त्यसै गरी प्रविधिमा साथ दिनुभयो प्राविधिक मित्र प्रकाश विवश खड्गा र नवराज बुढा नवीन उदासीलाई पनि विशेष विशेष धन्यवाद दिँदै अर्को हप्ता दम खोकी र सर्पको विषयमा लिएर आउने भाषाका साथ आजको कार्यक्रमबाट भने म तपाईँकै प्रोग्राम होस् आरजे लोटस केसी पनि बिदा हुन चाहन्छु एक हप्तापछि फेरि उपस्थित हुनेछु तपाईँको साता सुख रहोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् नमस्कार